नमस्कार सुन्ने कथाको पाँचौँ श्रृङ्खलाको रूपमा हामी प्रस्तुत गर्दैछौँ गणेौला उर्फ सत्यराज यस कथाका लेखक हुनुहुन्छ कृष्ण बजगाई र यो कथा कमरेड भाउजू नामक कथा सङ्ग्रहबाट साभार गरिएको हो गणेौला उर्फ सत्यराज लन्डनमा आनन्द त कल्पना मात्र हो खुब टेन्सन दिन्छ यो सहरले यसको चमक धमक सब नक्कली हुन् यसका वैभव इतिहासका हुन् इतिहास देखाएर वर्तमानमा गर्व गर्दछ यो लन्डन स्वार्थी धोकेबाज र चिसा छन् यहाँका मानिस भित्रभित्र पीडा बोकेर हिँडेका छन् बाहिर मुस्कान छाड्छन् तिनका मुस्कान कृत्रिम हुन् यहाँ पैसाले दौडाएको छ मानिसलाई दासलाई चाहिँ जोताइरहेको छ कामले कुनै सामन्ती शोषकले चाहिँ विभिन्न नामको ट्याक्स लगाएर जनताका पैसा लुटिरहेको छ सरकार टट्ट हेर्दा धानी जस्तो देख पनि देखिन्छ सरकार, त्यो भ्रम हो। आखिरमा ती सबै जनताकै पैसा हुन्। त्यसैले यहाँ सरकार धनी छ र जनता गरिब। हाम्रो देशमा सरकार र जनता गरिब छन्, नेता धनी। लन्डनमा बसेर आर्थिक उन्नति र स्थायित्वका लागि सङ्घर्ष गरिरहेका हरेक विदेशीले लगाउने माथिको आरोपसँग सुरुमा सत्यराज सहमत थिएनन्। सरकारी जागिरको रवाफ र खानदानी धङधङी लन्डनको महँगाईले केही महिनामै झारिदिएपछि उनी पनि अरूले झैँ लन्डनलाई गाली गर्न थाले बिचरा सत्यराज उता सरकारी कर्मचारी यता छात्रवृत्तिमा पिएचडी गर्न आएका विद्यार्थी उनकी श्रीमती अनुलता यता लन्डनमा काम गर्न चाहिनन् नेपालको शिक्षा र अङ्ग्रेजी भाषाको दक्षताले पाउने काम भनेको तल्लो स्तरकै काम हो हुन त काममा भेदभाव छैन यहाँ तर उनलाई मन परेन उनलाई अलिकति अधिकृतको श्रीमती हुँ भन्ने घमण्ड थियो बाँकी खानदानी रबाफ उता पनि नपुग्दो केही थिएन नोकर चाकर राखेर बसेका थिए उनकै खुसीको लागि श्रीमानले काम गर्नु भनेर कर गरेनन् नेपालबाट के पैसा मगाउनु बरु नपो खर्च यतै पार्ट टाइम गरेर पुर्याउने विचार गरे सत्यराजले सुरु सुरुमा उनीहरूलाई नेपालमा झैँ जमेर बसाउन भन्ने लागेको थियो बेला बेलामा आफन्त तथा साथीभाइ आउलन रमाइलो होला भनेर अलग्गै कोठा श्रीमतीकै इच्छा बमोजिम लिए तर यहाँ पाहुना त टाढाको कुरा भयो न त साथीभाइलाई बोलाउँदा उनीहरू आउने न त उनीहरूले बोलाउँदा आफू जान पाइने उताको तलब र यताको छात्रवृत्तिको पैसाले खर्च धान्न पुग्दैन भन्ने थाहा पाएको भए उनीहरूले त्यत्रो महँगो फ्ल्याट भाडामा लिने थिएनन् आफै भाडामा बसे पनि कागजी रूपमा घरबेटी हुनुको जिम्मेवारी उठाउनु पर्ने बाध्यता आइलाग्यो । लन्डनमा बस्ने अरूले जस्तै एउटा कोठामा आफूलाई खाँदेर बैठक कोठालाई भाडामा लगाउने विचार गरे सत्यराजले । अनुलताले त्यसमा असहमति जनाई । एकछिन प्रयोग गर्ने भान्सा, टोयलेट र बाथरूमले के फरक पर्दछ र? बाँकी त आ आफ्नै निजी जीवन बाँच्ने त हो नि । हेर नसोचेको खर्च कति हो कति । अन्तत ऊ राजी भई । आज भाँडावालले चाबी लिन आउने दिन अनुलता पर्खिरहेकी थिए डोर बेल बज्यो अवश्य त्यही मान्छे हुनुपर्दछ उसले ढोका खोली झन्डै छ फुट अग्लो बलिष्ठ पाखुरा र चौडा छाती भएको एउटा चक्लेटी हिरो जस्तो मान्छे आफ्नै अगाडि देख्दा हेरिरह्यो पहेँलो रङको कुर्ता पाइजामामा सजिएकी लामो केस गोरो अनुहार झन्डै साढे पाँच फुट उचाइ छिनेको कमर र कुर्तासँग ठेल मठेल गरिरहेका उन्नत बच्च भएकी सुन्दरी ढोका खोलेर उभिएकी थिए अनुलताको यौवन पुष्पित देहलतामा चलेको ज्वार त्यसले पनि हेरिरह्यो दुवैले तुरुन्तै आफूलाई सम्हाले दुवै मुस्कुराए आपको हिन्दी आती है उसले ढोका बाहिरबाटै ठाडै सोध्यो कुराको प्रथम सुरुवात नै मन परेन उनलाई यस्तो प्रश्नले अनुलतालाई भाउन्न भएर आयो अङ्ग्रेजी बोल्ने मुलुकमा के को हिन्दीको कुरा गरेको मजाले हिन्दी बोल्ने अनुलतालाई हिन्दी भाषाको दबदबा मन परेन एकाएक उनमा भारत विरोधी भावना र राष्ट्रियता जागेर आयो उसको भाषा बोलेर त्यसलाई किन ठुलो बनाउनु उनको मन राष्ट्रवादी बन्यो डु यु स्पिक नेपाली अनुलताले प्रति प्रश्न गरे नो सरी उसले जवाब फर्कायो sorry I don't speak Hindi अनुलताले बडो गर्व साथ पनि त्यसपछि दुवैजनाले अङ्ग्रेजीमा सम्वाद चलाए उसले आफ्नो नाम राधेश्याम बतायो उसलाई कोठाको चाबी थमाएर अनुलता आफ्नो कोठामा गई राधेश्यामले ढोकाको चाबी खोल्यो र बत्ती बाल्यो घाम लाग्ने उज्यालो रङको कोठा र भर्खरै देखेको रूपवतीलाई सम्झेर मुस्कुराए अनुलता दिनभर जसो कोठामै बस्दथे टिभी हेर्नु इन्टरनेटमा फेसन लाइफस्टाइल सम्बन्धी लेख पढ्नु र नाम चलेका ब्रान्डका नयाँ उत्पादनको बारेमा आफूलाई अपडेट राख्नु उनको दैनिकी थियो बेला बेलामा अनलाइनमा देखिन्थे भोइस च्याटमा रमाउँदथे त्यसपछिको बचेको समय फेसबुकमा अल्मलिन्थे बेचरा सत्यराज उनको जीवन यन्त्र जस्तै थियो बिहानै उठेर युनिभर्सिटीको ल्याबमा छिरेपछि दिनभर गणेौलासँग बिताउँदथे दिनभरको मानसिक थकानपछि साँझ कुनै रेस्टुरेन्टमा पार्ट टाइम काम गर्न जान्थे शारीरिक र मानसिक थकानपछि सित्तैमा पाइने खाना त्यही खाएर राति गणेउला जस्तै लुलो भएर घर फर्कन्थे अनुलतालाई थाहा थियो उसको दैनिकी दिनभरको सामान्य हालखबर सोद्धथे जो टेप रेकर्डमा रेकर्ड गरेको टेप जस्तै सधैँ उही प्रश्न दोहोऱ्याउँदथे एकछिन ल्यापटपमा गणेउला खोजेर फेरि गडेौला जस्तै गुड हुर्कन्थे ओछ्यानमा अनुलताले ओल्टाई फल्टाई गरेर सोद्धथे नचलाउन थाकेको छु लामो सास तानेर सत्यराजले हरेक दिन उही जवाब दिन्थे रातभरि सुतेर उठेपछि बिहान आफूलाई रिचार्ज भएको ठान्दथे सत्यराज तर रातभर राम्ररी सुत्न नसक्दिन थिए अनुलता बिहान उठेपछि आफूलाई पुरा डिस्चार्ज भएको ठान्दथे ब्याट्रीका विपरीत ध्रुव जस्तै थिए उनीहरू बिल्कुलै विपरीत विवाह भएको चार वर्ष भइसकेको थियो तर उनीहरूको बच्चा भएको थिएन आफन्त र साथीभाइहरू ठान्दथे सत्यराज आफ्नो करियरको लागि हतारमा बच्चा जन्माउन चाहँदैनन् अनुलता ठान्दथे यो गणेलाबाट बच्चा हुँदैन तर वास्तविक सत्य कि भगवान्लाई थाहा थियो कि ल्याबमा गएर दुवैको टेस्ट गरेपछि थाहा हुन्थ्यो तर बच्चाका बारेमा सत्यराजलाई भने कुनै चासो थिएन उनले त्यस विषयमा सोचेका पनि थिएनन् नेपाल हुँदाको कुरा हो एउटा अनुसन्धान रिपोर्ट बुझाउने अघिल्लो साँझको अति व्यस्त समयमा अनुलताले बच्चाको बारेमा कुरा उठाए रिपोर्ट तयार गर्दा गर्दै टाउको खाइरहेको बेला सत्यराजले रिसाएर भने दाउ डाक्टरकोमा गएर ल्याब टेस्ट गराऊ ल्याब टेस्ट गराउनु भनेपछि अनुलताको सातो पुत्लो उड्यो के थाहा आफ्नै पो समस्या छ कि आफ्नै समस्या रहेछ र थाहा पायो भने अर्की पो ल्याउने हुन् कि अनुलताले चलाएको पुनः जवाब दिए पहिले आफ्नो जाँच गर्नु अनि म गरौँला सत्यराज काममा व्यस्त थिए उनले कुनै जवाब फर्काएन त्यस दिनदेखि सन्तानको अभावको बारेमा सत्यराजलाई अनुलताले कहिल्यै केही भने एक दिन अनुलतालाई एक्लै गएर सुटुक्क टेस्ट गरौँ कि जस्तो लागेको थियो तर आफ्नैमा कमजोरी देखियो भने जिन्दगीभर पीडा भइरहन्छ आ होस् भनेर ऊ चुप लागि तर सन्तान प्राप्तिकामा बारेमा सधैँ तडपिरहे यता लन्डनमा आएदेखि बच्चाको चासो कम भएर गयो उनीहरू बसेको घरको अर्को फ्ल्याटमा बस्ने एक जोडीले बच्चा जन्माउने सक्षम भएर पनि न बच्चा नचाहेको कथा सुनाएका थिए त्यसको पनि प्रभाव पर्यो उनलाई बच्चा जन्माउनु विवाह गरेको हो र यस्ता कैयौँ टिभी कार्यक्रम र फिल्म हेरिसकेकी थिए जन्म दिने बुवा आमालाई सन्तानले नहेरेको कथा उतै नेपालमा पनि देखेर तथा सुनेर आएकी थिए आखिर सन्तानमा के नै छ र सन्तान नहुँदैमा पूर्ण आइमाई भइँदैन त आफूले आफैलाई धेरै पटक प्रश्न गरे आखिर यस्तै भ्रम र डरमा हुर्किएकाले नेपालका नारी पिछडिएका हुन् माथि उठ्न नसकेको उनको निष्कर्ष रह्यो त्यसपछि बच्चा जन्माउने कुरा मनमा आउन छाड्यो अनुलताको खासै साथीहरू लन्डनमा कोही थिएनन् न त नयाँ साथी नै बनाउन चाहे कसैकोमा जानु थिएन कोही आउनेवाला पनि थिएन सामान्य बोलचाल भाडामा बस्ने राधेश्याम र अर्को फ्ल्याटमा बस्ने जोडीसँग थियो काम थिएन दिनभर कोठामा बस्दथे इन्टरनेटमा विभिन्न वेबसाइट चल चाहर्दथे खास गरी नेपालबाट प्रकाशित हुने युवावर्गको रुचिका रङ्गीन पत्रिकाका नेटमा नछुटाइ पढ्थे त्यसमा पनि हिरो हिरोइनको निजी मसलादार कुरा खुब चाख मानेर पढ्थे यौन सम्बन्धी लेख प्राथमिक रुचि पर्दथ्यो आजकल आधुनिक युवतीहरू श्रीमान हुँदाहुँदै बाहिर पर पुरुषसँग गोप्य सम्बन्ध राख्छन् र सन्तुष्ट हुन्छन् इन्टरनेटमा यौन सम्बन्धी नयाँ लेख पढे त्यो लेखले अनुलताको पवित्र मन धमिल्याइदियो हो त नि मान्छेले जहाँ जसरी सन्तुष्टि मिल्छ तरिका पुर्याएर लिन जानु पर्दछ जहाँ जसरी खुसी भइन्छ त्यसैमा रमाउनु पर्दछ आखिर पतिदेव गणेौलामा रमाएका छन् म चाहिँ केमा रमाउँ त नेटमा पढेको उदार यो उनका कुराको प्रभाव उनको विचार र सोचमा देखिन थाल्यो खाली दिमाग सैतानको घर भन्ने भनाइ छ दिनभर कोठामा बिना काम बसेपछि अनुलताको मनमा नकारात्मक कुराहरू खेल्न थाले लोग्नेसँगै रिस उठ्न थाल्यो विवाह गरेदेखि अरूको बारेमा चासो नलिने र आफ्नै करियर भनौँ वा गुणेौलासँग मात्र रमाउने लोग्ने स्वार्थी जस्तो लाग्न थाल्यो राधेश्याम भाडामा बसेको पनि निकै भइसकेको थियो अनुलताले उसँग सामान्य बोलचाल मात्र राखेकी थिए साझा भान्सा थियो राधेश्याम भने विभिन्न बहाना बनाएर भान्सामा आइरहन्थ्यो त्यहाँ जरुरत परेर नभई अनुलतालाई चारो फाल्न आउँदथ्यो बिस्तारै उसले घनिष्ठता बनाउँदै लग्यो सभ्य रूपमा आदर साथ साह्रै मिठो बोल्दथ्यो ठुल्ठुला व्यवसाय र योजनाको कुरा सुनाउँदथ्यो उसको आकाश पातालका कुरा सुनेर अनुलतालाई लाग्यो कि यो भिजन भएको मानिस हो यसले राम्रै काम गरिरहेको होला उनीहरूका बिचमा थुप्रै पटक विभिन्न विषयमा कुराहरू भइसकेको थियो अनुलता लोग्नेसँग खुसी नभएको कुरा चतुर श्यामले बुझ्यो र राम्ररी पढ्यो उनको इच्छा र कमजोरी हुन त उसैले कुरै कुरामा अलिकति चुहाएकी थिए मेरो मनमा आगो लागेको छ आगो बस श्यामले आ गर्दा अलङ्कार बुझ्यो उसले प्रष्टै देख्यो आगो तपाईँले बनारसको पान खानु भएको छ एक दिन अनुलता भान्सामा खाना बनाइरहेको बेला श्यामले सुन्थ्यो छैन अनुलताले छोटो जवाफ दिए मैले ल्याएको छु खानु न राधेश्यामले अनुरोध गर्यो लन्डनमा बनारसको पान खाउँ कि भयो अनुलतालाई बनारसका पानका बारेमा सामाजिक जीवनदेखि फिल्मी दुनियाँसम्ममा गफ सुनेकी थिए खाने पनि पछुताउने नखाने पनि पछुताउने के छ त बनारसको पानमा खानुहोस् खानुहोस् भन्दै आफ्नो कोठाबाट पान ल्यायो अनुलतालाई एउटा पान दियो र आफूले एउटा मुखमा राख्यो अनुलताले पनि पान चपाउन थाल्यो जिन्दगीको पहिलो पटकको पान खाएकी सुन्तला अनुलताले के पानको रस पनि निल्ने हो उसले सोधी हो हो निल्नुहोस् सबै निल्नुहोस् राधेश्यामले जवाब दियो अनुलताले पानको रस थुप्रै पटक निली एकछिनपछि हेर्दा हेर्दै राधेश्यामलाई दुईटा देख्न थाल्यो राधेश्याम उपयुक्त समय हेर्दै थियो जब अनुलता लट्ठ भई डोर्याएर आफ्नो कोठामा पुर्यायो केही घन्टापछि अनुलता बिउची बिउजेपछि आफूलाई राधेश्यामको बिस्तारामा पाई लुगा सम्हाल्दै जुरुक्क उठी कोठामा राधेश्याम थिएन शरीर र लुगामा पानको दाग लागेको थियो नलाग्नु पर्ने ठाउँमा पनि पानको दाग लागेको देखि तर आफूलाई चाहिँ ताजा महसुस गरे शरीर चङ्गा जस्तै हलुका थियो केही समय अघिको घटना सम्झने प्रयास गरे डरले कोठाबाट फुत्त बाहिर निस्के बाथरुमबाट राधेश्याम आउँदै थियो पान कस्तो लाग्यो राधेश्यामले सोध्यो अनुलताले केही जवाब दिएन मुसुक हाँसी पान मन पराएको कुरा राधेश्यामले बुझ्यो राधेश्याम कोठा भाडामा लिए पनि नियमित रूपमा सुत्न आउँदैन थियो कहाँ जान्थ्यो के काम गर्दथ्यो भन्न चाहँदैन थियो पैसाको गफ र योजना पनि खुब सुनाउँदथ्यो बनारसी पान खाएदेखि अनुलताले उसको नियमित चियो गर्न थाल्यो कति बेला आउँछ र जान्छ भनेर चार दिनपछि साँझमा राधेश्याम आयो अनुलता भान्सामा खाना तयार गर्दै थिए मैले मार्केटिङ म्यानेजरको जागिर पाएँ खुसियालीमा यो लड्डु राधेश्यामले मिठाईको डिब्बा खोल्यो र एउटा लड्डु हातमा लियो यो बनारसको लड्डु हो आ गर्नुहोस् राधेश्यामले आग्रह गर्यो आज्ञाकारी बालकले चाहिँ अनुलताले मुख खोली राधेश्यामले लड्डु मुखमा राखिदियो बनारसको लड्डुको बेग्लो विशेषता हुन्छ खाइसकेपछि त्यसको मजा आउँदछ राधेश्यामले मुस्कुराउँदै भन्यो अनुलताले लड्डु खाएपछि पानी पिए पानी पिए पश्चात हेर्दा हेर्दै राधेश्यामलाई साक्षात् कृष्ण देख्न थालि र आफूलाई राधा त्यसपछि वृन्दावनमा पुगे जस्तो लाग्दै थियो अनुलतालाई राधेश्यामले निकै बेर बाँसुरी बजाइरह्यो अनुलता नाचिरहे स्वर्गीय आनन्दबाट कसैले बिउझायो अनुलतालाई राधेश्याम हो कि जस्तो लागेको थियो तर आँखा खोलेर हेरी सत्यराजलाई गौडेउला जस्तै ठिङ्ग उभिएको देखे के भयो अनु सन्चो भएन सत्यराजले उनको टाउको सुमसुम्याउँदै सोध्यो सन्चो त कहिले भएको छ र तर आज चाहिँ अलिक फ्रेस छु किन चाँडै आउनुभयो अनुलताले गुनासो सन्तुष्टि र जिज्ञासा एकैसाथ राखे निकै लामो समयको अनुसन्धान पछि गणेौलाको प्रजनन शक्तिका बारेमा नयाँ कुरा पत्ता लगाएँ आज मैले पत्ता लगाएको अनुसन्धानबाट गणेलाका धेरै सन्तान बनाउन सकिनेछ उनीहरूको प्रजनन दर तीव्र हुनेछ तिनीहरूले माटोमा मिसिएका सबै विषादीलाई पचाउने छन् र बदलामा प्राङ्गारिक मल दिनेछन् माटोको उर्वरता बढ्नेछ अनि मेरो पनि बढुवा हुनेछ यही कुरा सुनौ भनेर साँझको काममा नगई सिधै कोठा आएको सत्यराजले आफ्नो खुसी र प्रगति सुनायो गढेौला अनि फेरि गढेौलाकै कुरा अनुलताले सत्यराजको कुरामा कुनै चासो लिइन ए भनेर पूर्ण विराम लगाए साँझको खाना खानुपर्ने खानाको कुनै तयारी थिएन अनुलतालाई खानाको बारेमा सोधे खाना मन नलागेको कुरा बताए भोका सत्यराजले भान्सामा चिहाए स्पेगेटी बाहेक केही थिएन तातो पानीमा स्पेगेटी उमाले स्पेगेटीमा खाल्नुपर्ने सस थिएन सोचे टमाटर राख्नु पर्ला त्यो पनि थिएन अनि नुन छर्के प्याज र हरियो खोर्सानी काटेर माथिबाट राखे बल गरेर केही स्पेगेटी निले भान्साबाट उनी कोठामा गए अनुलता टिभीमा खाना बनाउने कुनै कार्यक्रम हेर्दै थिए सत्यराजले वातावरणलाई सहज बनाउन कुरा निकाले हेर अब मेरो थिसी सकिन लाग्यो कामको अफर पढिरहेको युनिभर्सिटीले पनि गरेको छ नेपाल सरकारले मलाई त्यत्रो पढ्ने अवसर दिएर यहाँसम्म पठायो गर्वसाथ नामको अगाडि डाक्टर थप्न पाउने भएको छु आफ्नै देशमा गएर सिकेको सिप प्रयोग गर्न मन लागेको छ राष्ट्रले लगाएको ऋण पनि तिर्नु पर्यो गणेौला माटो बाहिर एकछिन निस्केर जति चलमल गरे पनि उसले फेरि माटो मुनि नै जानु पर्दछ र जान्छ नत्र केही समयमा उसको मृत्यु निश्चित हुन्छ तपाईँ पनि एउटा गणेौला नै हो संसारको सपनाको मुलुकबाट फर्केर हन्डर खान फेरि उतै जाने हुन त गणेउला फोहोरमा जन्मन्छ हुर्कन्छ र फोहोरमै बाँध्दछ वर्षौँदेखिको असन्तुष्टि अनुलताले एकैचोटि पोखी अनुलताले यस्तो भन्ली भनेर सत्यराले सोचेका पनि थिएनन् यो उनलाई ठुलो चोट सरह भयो प्रतिउत्तरमा जवाब फर्काउन सकेनन् गढेला जस्तै लल्याक लुलुक्क भए एकछिनपछि टेबल छेउको कुर्सीमा बसेर ल्यापटप अन गरे फेरि गढेला खोजिरहे इन्टरनेटमा अनुलता भने निदा जस्तो गरेर सुतेकी थिए सधैँ चाहिँ आज पनि अनुलताको अनुमान गलत ठहरिएन केही समयपछि सत्यराज ओछ्यानमा गणेउला जस्तै गुडल्किए सत्यराज मस्त निधाए अनुलता निधाउन सकिरहेकी थिएन पहिले खाएका बनारसी पान र लड्डुको स्वाद सम्झाउँदा सम्झाउँदै कति बेला निधाई पत्तै पाइन सधैँ झैँ सत्यराज बिहानै युनिभर्सिटी गइसकेका थिए मौका हेर्दै थियो राधेश्यामले किचनमा अनुलताले चिया बनाउन लागेको कुरा राधेश्यामले थाहा पायो बिस्तारै चाल मारेर गयो पछाडिबाट अनुलतालाई गमलङ्ग अँगालो हाल्यो अनुलताले कुनै विरोध गरेन उसले अँगालो बिस्तारै कस्तै लग्यो उष्णता बढ्दै गयो यो अँगालो सधैँभरि कस्ने हो कि एकछिनलाई हो अनुलताको प्रश्नले राधेश्याम तर्सियो र तुरुन्तै छाड्यो लन्डनमा बसेर लन्डन ब्रिज नहेरे मुलुक फर्कने धेरै छन् हिँड्नुहोस् आज म तपाईँलाई लन्डन ब्रिज घुमाउँछु राधेश्यामले अनुलताको गम्भीर प्रश्नलाई अर्कोतिर मर्दै पूर्व योजना अनुसार प्रस्ताव राख्यो उसको लोग्नेले झन्डै तिन वर्षका बिचमा जम्मा एकपटक नेचुरल पार्कमा घुमाउन लगेको थियो घुम्नु पनि के भन्नु पार्कमा गणेउला खोज्नु भरका गणेौलाको फोटो खिच्दा अनलताको फोटो खिच्ने कुरै गरेन। त्यत्रो विशाल नेचुरल पार्कमा गणेला बाहेक केही देखेन सत्यराजले त्यति हो लोग्नेसँग घुम्न गएको। त्यसो त लन्डन ब्रिज पहिले पनि गएकी हो अर्को फ्ल्याटमा बस्ने आइमाईसँग। फुर्सदीले अनुलताको बित्ने केही थिएन फेरि जाने भाइ राजीसँगको प्रस्ताव स्वीकार गरे डबल डेकर रातो बसको माथिल्लो तल्लामा दुवै उक्ले सबैभन्दा अगाडिको सिटमा सँगै बसे थरी थरी र मानिस देखे अनुलताले हजुरआमा जस्तै बुढीहरू सृङ्गारेर ढलेको वैँस लगाएर हिँडेका थिए वैशालु युवा युवतीका जोडा जोडी नारिएर हिँडिरहेका थिए कोही चुम्बन साटासाट गर्दै थिए कोही अँगालो कस्दै थिए बस माथिबाट लन्डनको सडकमा देखेको मादकताले अनुलतालाई लट्ठ बनायो छेउमा बसेको राधेश्यामको हात धरोसँग समाई मौकाको ताकमा रहेको राधेश्यामले लन्डने माया देखायो बसमा अरू पनि यात्री छन् भन्ने कुरा बिर्से तपाईँले दिनभरको घुमाइपछि थाके पनि चङ्गा जस्तो हलुका मन लिएर कोठामा छिरे अनुलता घरको सामान्य सरसफाइ गरेपछि सुत्ने कोठामा गई साँझको खाना खानु थिएन राधेश्यामसँगै म्याकडोनाल्ड खाएर आएकी थिए सत्यराजलाई खाना बनाउनु पर्दैन थियो रेस्टुरेन्टको काममै उतै खाएर आउँथे सत्यराज आउन अझै कम्तीमा एक घन्टा बाँकी थियो त्यसै ओछ्यानमा पल्टिरहे विगत केही समयदेखि राधेश्यामसँगको उद्वेश सम्झी कतै आफूले कुनै गल्ती गरिरहेको त छैन भन्ने लाग्यो तर उनको एक मनले भन्यो जे गरे ठिक गरे खुसी र सन्तुष्टि जे गर्दा जोसँग पाइन्छ त्यसलाई लिनु पर्दछ एक बारको यो जीवन खुसी साथ बिताउनु पर्दछ अर्को मनले भन्यो एउटाको सिन्दुर अनि परपुरुषसँगको सम्बन्ध त्यसबाट प्राप्त हुने सन्तुष्टि क्षणिक यो सरासर धोका हो पाप हो यस्तो कुकर्मको पोल एक दिन अवश्य खुल्छ पोल खोलेको दिन दुर्घटना हुन्छ दुर्घटनाको सीमा थाहा हुँदैन दुर्घटनाबाट बेलैमा जोगिनु बुद्धिमानी हो के यो गडेौलाले आजसम्म मलाई कुनै खुसी दिएको छ सन्तुष्टि दिएको छ छैन आखिर बिहे गरेर ल्याएदेखि गणेौला बाहेक अरू कुरा गरेको छैन परिवारका कुरा छैन भविष्यका कुनै योजना छैन जे जति छन् गणेौला छन् र आफू पनि ठ्याक्कै गणेउला अनुलताको मनले सत्यराज उप हदैसम्मको घृणा पोख्यो यी सब कुराबाट बेखबर बिचरा सत्यराज आफ्नो पढाइको सफलतामा रमाइरहेका थिए पिएचडी सकिन लागेको थियो उनको योजना थियो यसपछि सबै समय र खुसी परिवारलाई दिन्छु आखिर यो जे जति गरिरहेको छु सबै उनकै लागि त हो नि सत्यराजलाई लागेको थियो अनुलता पनि खुसी नै छ दिउँसो इन्टरनेटमा गणेला खोजिरहेका थिए उनको प्रोफेसरले पिएचडी सफलता साथ सकेको कुरा इमेलबाट जानकारी गरायो औपचारिक पत्र आउन र दीक्षान्त समारोह हुन अझै समय बाँकी थियो उनको खुसीको सीमा रहेन त्यो खुसी बाँड्न साँझको काममा नगई हतार हतार घर गएँ घरमा अनुलता थिएन सोचे सायद किनमेल गर्न ग्रोसरी स्टोर गएकी थिए नौ बज्यो नजिकका सबै स्टोर बन्द भइसके अझै फर्केर आइन कहाँ गए त पटक पटक मोबाइलमा फोन गरिरहे फोन बन्द थियो आत्तिए सत्यराज कसलाई हार गुहार गर्नु सहयोगको लागि भनेर राजेश्यामको ढोका ढटकाए ढोका स्वाट खुल्यो भित्रबाट केही आवाज आएन स्विच अन गरे बत्तीको उज्यालोमा नाङ्गोदेखि कोठा झसङ्ग भए दौडेर आफ्नो कोठामा गए दराज खोले अनलताको लत्ता कपडा केही थिएनन् एकाएक उनी गणेला जस्तै लोला भए धन्यवाद कथावाचक श्रेष्ठ खसखस डॉट कॉम